अधुरै रह्यो रहर आफ्नो त अभागै रहेछ खप्पर आफ्नो त अधुरै रह्यो रहर आफ्नो त अभागे रहेछ खप्पर आफ्नो त जसको नाउँमा जिन्दगी अर्पिएँ जसको नाउँमा जिन्दगी अर्पिएँ उसैले भत्कायो घर आफ्नो त अभागे रहेछ खप्पर आफ्नो त सगर माथा नै बन्यो चोटहरूको सगर माथा नै बन्यो चोटहरूको जिन्दगी बन्यो बगर आफ्नो त अभागी रहेछ खप्पर आफ्नो त चुडियो सम्बन्ध जोड्नै सकिन्न चुडियो सम्बन्ध जोड्नै सकिन्न टुङ्गियो यता सफर आफ्नो त अभागे रहेछ खप्पर आफ्नो त कसरी बाँच्नु लौ बाँकी जिन्दगी कसरी बाँच्नु लौ बाँकी जिन्दगी छुट्यो पिरती भर्खर आफ्नो त अधुरै रह्यो रहर आफ्नो त अभागी रहेछ खप्पर आफ्नो त पानी छ रामेछापबाट गजलकार रामशरण श्रेष्ठले पठाउनु भएको गजल थियो यो कति व्यक्तिहरू यति सिपालु हुन्छन् कि कुनै पनि काम छिटो छरितो अनि राम्रोसँग सम्पन्न गर्न सक्षम हुन्छन् खाना पकाउन सिपालुले दर्जनौ परिकार छोटै समयमा मिठो स्वादिष्ट बनाउन सक्छन् यस्ता विभिन्न क्षेत्रमा कति व्यक्तिहरू प्रभावशाली ढङ्गले काम सम्पन्न गर्दछन् तर यस्ता अत्यधिक प्रभावशाली व्यक्तिहरूका केही साझा बानी कमजोरी हुन्छन् रे उदाहरणका लागि बजारमा निकै नाम चलेका काठ काट्ने एक मजदुरले आफ्नो नयाँ जागिरको पहिलो दिन अठारवटा रुख ढालेर ल्याएछन् मालिकले स्याबासी दिए एक हजार बकस पनि दिए मख पर्दै मजदुर दोस्रो दिन पनि आँखा चिम्लिएर काममा लागे तर ल्याए पन्ध्रवटा मात्रै रुख तेस्रो दिन झनै मेहनत गरे हात लाग्यो जम्मा दसवटा रुख दिक्क मान्दै उनी मालिक समक्ष गई भनेछन् मेरो तागत सकिए जस्तो छ माफ गर्नुहोस् जति नै मेहनत गरे पनि मैले झन झन कम रुख ढालिरहेको छु मालिक मजदुरको मुहारमा हेर्दै मुसुक्क हाँसे एकपटक याद गर त तिमीले रुख काट्ने त्यो बन्चर हो धार नलगाएको कति दिन भयो तिमी पहिलो दिनदेखि नै त्यही एउटा बन्चरो लिएर लगातार काममा व्यस्त छौ नमस्कार अनि स्वागत अभिवादन रन्सी मिडियाको साप्ताहिक प्रस्तुति कार्यक्रम यो साँझ यो सुबासमा निर्माता रन्सी र प्रस्तोता प्रदीप गिरी आज कार्यक्रमको पचहत्तरौँ अनि अन्तिम श्रृङ्खला पचहत्तरौँ श्रृङ्खलासम्म आइपुग्दा देश विदेशमा रहनुहुने श्रोता गजलकार र शुभेच्छुकबाट हामीले अथा माया पायौँ छुट्टिएर जान निकै गाह्रो भइरहेको छ यद्यपि विदेशी भूमिमा रहेर काम र पढाइको चटारोले आवश्यक समय दिन नसक्दा यो निर्णय लिन हामी बाध्य भयौँ केही समयपछि यस्तै वा यही कार्यक्रम लिएर आउने बाचा गर्दछौँ धन्यवाद सम्पूर्ण रेडियो स्टेसन्स जसले यस कार्यक्रमलाई देशको कुना कुना घर घरमा पुर्याउन मद्दत गरिदिनुभयो श्रोता गजलकार मित्रहरू विश्वभर छरिएर रहनुभएका नेपाली श्रोतामाझ कार्यक्रम पुर्याइदिने वेबसाइट ब्लग आइफोन र एन्ड्रोइड फोन एप्लिकेसन सञ्चालकहरू सबैलाई दस औँला जोडेर फेरि पनि धन्यवाद आजै कार्यक्रमको उत्तरार्धमा यो साँझ यो सुबास उत्कृष्ट गजल छनोट दुई हजार तेह्रको नतिजा पनि घोषणा गर्नेछौँ कार्यक्रमको साथमा रहनुहोला छुट्नु भन्दा हुन्थ्यो हामी बिचको सम्बन्ध यो कति माथि हुन्थ्यो ओ भेटिएर छुट्नु भन्दा नभेटिएकै जाति हुन्थ्यो हामी बिचको सम्बन्ध बात भित्र भुल्यौ हामी सपनाको एकादशमा कति कति डुल्यौ हामी देखेर सपना टुट्नु भन्दा नदेखिएकै जाति हुन् हामी बिचको सम्बन्ध अझै कति माथि हुन्थ्यो सत्य सुन आनन्द लाग्छ पागल हुन आनन्द लाग्छ सत्य सुन आनन्द लाग्छ पागल हुन आनन्द लाग्छ कहिले काहीँ तिमीलाई कहिले काहीँ तिमीलाई सम्झिरुन आनन्द लाग्छ पागल हुन आनन्द लाग्छ देख्छु त्यहाँ तिमीलाई नै देख्छु त्यहाँ तिमीलाई नै हेर्दा जुन आनन्द लाग्छ पागल हुन आनन्द लाग्छ बिजाउँछ फुलले मलाई बिजाउँछ फुलले मलाई काँडा छुन आनन्द लाग्छ पागल हुन आनन्द लाग्छ सुन ए सुन मदिरा पी सुन ए सुन मदिरा पी पीडा धुन आनन्द लाग्छ सत्य सुन आनन्द लाग्छ पागल हुन आनन्द लाग्छ अर्जुन चौपारी पाँच स्याङ्जा घर भई हाल किर्तिपुर काठमाडौँमा रहनुभएका गजलकार राजन पौडेलले लेखी पठाउनु भएको गजल थियो यो खोज खोज থাকি पहिल्याउनु सकिन पहिल्याउनु मैले सकिन बान माझा धीर झमक पर्यो साँझ कहाँ बस्ने हो बासा एक्लो भए लौ न मता एक्लो भए दोधारैमा परिनी पहिल्याउनु सकिन पहिल्याउनु मैले सकिन गोरेटो त्यो गाउँको खोज खोज खोजी थकिनी पहिल्याउनु सकिन पहिल्याउन मैले सकिन पहिल्याउन मैले सकिन पहिल्याउन मैले सकिन दिल खोली हाँस्थ्यौ होला आमा तिमी भएको भए रमाएर बाँच्थे होला आमा तिमी भएको भए दिलखोली हाँस्थे होला आमा तिमी भएको भए रमाएर बाँच्थे होला आमा तिमी भएको भए तिम्रै पाउमा शिर राखी सकेको म सेवा गरी तिम्रै पाउमा शिर राखी सकेको म सेवा गरी आशीर्वाद माग्थे होला आमा तिमी भएको भए रमाएर बाँच्थे होला आमा तिमी भएको भए हिजो पापी धन थिएन आज तिमीलाई कहाँ पाउला हिजो पापी धन थिएन आज तिमीलाई कहाँ पाउला चारधाम लान्थे होला आमा तिमी भएको भए रमाएर बाँच्ने होला आमा तिमी भएको भए मिठो अनि मसिनो नभए नि जे जस्तो छ मिठो अनि मसिनो नभए नि जे जस्तो छ बाँडी चुडी खान्थे होला आमा तिमी भएको भए दिल खोली हाँस्थे होला आमा तिमी भएको भए रमाएर बाँच्थे होला आमा तिमी भएको भए हाल सिडनी अस्ट्रेलियामा रहनुभएका रामनगर एक भुमई नवलपरासीका गजलकार तिलक भट्टराई अन्जानले स्वर्गीय आफ्नी आमाको सम्झनामा लेखी पठाउनु भएको यसै गजलसँगै पुनः स्वागत गर्न चाहन्छौँ कार्यक्रम यो साँझ यो सुबासमा एउटा गाडी दुर्घटनामा परि एक व्यक्ति र लामो समयदेखि उनले पालेको उनको कुकुरको सँगै मृत्यु भएछ मृत्यु पश्चात ती व्यक्ति र उनको कुकुर दुबईको आत्मा एउटा बाटो भएर हिँड्दै थियो केही बेरपछि उनीहरूले देखे अग्लो सेतो पर्खालले घेरिएको भूभाग बाटो छेउमा अलि अगाडि बढेपछि ती व्यक्तिले शानदार सुनौलो ढोका देखे त्यसको माथि लेखिएको थियो स्वर्ग प्रवेशद्वार जसै ती व्यक्तिले ढोका खोलेर भित्र प्रवेश गर्न खोज्दै थिए द्वार पालेले उनलाई रोक्दै भने माफ गर्नुहोस् तर यहाँ जनावरलाई प्रवेश निषेध भएकाले तपाईँको यो कुकुरलाई बाहिरै छोड्नु पर्नेछ ती व्यक्ति रोकिए एकछिन सोचे फर्के र त्यही बाटोबाट अगाडि लम्के आफ्नो कुकुरलाई साथमा लिएर अगाडि बढ्दै जाँदा त्यो बाटो अब कच्ची धुलो र फोहोरी हुँदै गयो जुन गएर एउटा सामान्य पर्खाल र गेट भएको घरमा अन्त्य हुन्थ्यो त्यसका द्वारपाले छेउको रुखमा आडेस लाएर मजाले बसिरहेका थिए सर के म यहाँ भित्र गई आराम गर्न सक्छु ती व्यक्तिले सोधे अवश्य पनि स्वागत छ तपाईँलाई द्वारपालेले ढोका खोल्दै भने के मेरो साथीलाई पनि भित्र ल्याउन सक्छु ती व्यक्ति हिचकिचाउँदै थिए अवश्य पनि द्वारपालेले मुस्कुराउँदै जवाफ दिए ती व्यक्ति र कुकुर दुवै गेटबाट भित्र पसे यो ठाउँको नाम के हो व्यक्तिले सोधे यो स्वर्ग हो पालेले भने कस्तो अचम्म अघि त्यहाँ अर्कोले पनि त्यो स्वर्ग हो भन्दै थियो तपाईँको मतलब सेतो पर्खाल सफा बाटो सुनौलो गेटवाला अह त्यो नर्क हो पालेले जवाफ दिए यसरी नर्कले तपाईँको नाम प्रयोग गरी स्वर्ग भनेर भन्दा तपाईँहरूलाई केही आपत्ति छैन त नाइ बरु हामी यसकारण खुसी छौँ कि उनीहरूले आफ्नो बारेमा मात्र सोचेर आफ्नो मित्रलाई एक्लै छोड्न चाहने स्वार्थी व्यक्तिलाई छान्दछन् र हाम्रो काम सजिलो बनाउँदछन् तिमीलाई देख्न पाए हुन्थ्यो एक पल्ट तिमीलाई देख्न पाए हुन्थ्यो मनभरिका पीडा सबै पोख्न पाए हुन् राम्रो न्यानो साथ हरायो कसम खाँदै थामिएका हात हरायो हेर्दा हेर्दै तिम्रो न्यानो साथ हरायो कसम खाँदै थामिएका हात हरायो अनयासै ग्रहण लाग्यो बुझ्नै सकिन अनयासै ग्रहण लाग्यो बुझ्नै सकिन झिलिमिली त्यो जुनेली रात हरायो कसम खाँदै थामिएका हात हरायो भावना सफा तिम्रो बोली वचन मिठो भावना सफा तिम्रो बोली वचन मिठो मनै फुरुङ्ग बनाउने ती बात हरायो कसम खाँदै थामिएका हात हरायो तिमीसँगै बाँधिएका पवित्र बन्धनहरू तिमीसँगै बाँधिएका पवित्र बन्धनहरू नातासँग उपहार परेको जात हरायो कसम खाँदै थामिएका हात हरायो बदलियो समय यहाँ बदलियो मौसम बदलियो समय यहाँ बदलियो मौसम छुँदा छुँदै स्पर्शको खात हरायो हेर्दा हेर्दै तिम्रो न्यानो साथ हरायो कसम खाँदै थामिएका हात हरायो दोलखा चरीकोट घर भई हाल इजरायलमा रहनुभएकी नेम शेर्पा शेर्पिनी कान्छीले लेखी पठाउनु भएको सम्झनामा बितेका पललाई सम्झाँदै आजा तिम्रो सम्झना नफक्रिँदै झर्छौ झर तिम्रो इच्छा मन परि गर्छौ गर तिम्रो इच्छा नफक्रिँदै झर्छौ झर तिम्रो इच्छा मन परि गर्छौ गर तिम्रो इच्छा म त पीडासँगै रमाउने मान्छे म त पीडासँगै रमाउने मान्छे अझै पीडा भर्छौ भर तिम्रो इच्छा मन परी गर्छौ गर तिम्रो इच्छा भन्दैछु नदीले बगाउन सक्छ भन्दैछु नदीले बगाउन सक्छ नमानेरै तर्छौ तर तिम्रो इच्छा मन परी गर्छौ गर तिम्रो इच्छा प्राणघातक हो त्यो निर्जन बस्ती प्राणघातक हो त्यो निर्जन बस्ती त्यतै डेरा सर्छौ सर तिम्रो इच्छा मनपरी गर्छौ गर तिम्रो इच्छा घुमाएर मार्छ भनी जान्दा जान्दै भुमरीमा पर्छौ पर तिम्रो इच्छा नफक्रिँदै झर्छौ झर तिम्रो इच्छा मन परी गर्छौ गर तिम्रो इच्छा बलिया आठ आदर्श नगर कैलाली घर भई हाल मुम्बईमा रहनुभएका गजलकार अभागी मुकेश रेउले हाम्रो इमेल ठेगाना हजुरको पत्र एट जिमेल डट कममा लेखी पठाउनु भएको यसै गजलसँगै फेरि पनि स्वागत गर्न चाहन्छौँ कार्यक्रम यो साँझ यो सुभाषमा आजको हाम्रो यात्रा रातिको दस बजेसम्म रहनेछ गएको हप्ता हामीले यो साँझ यो सुबास उत्कृष्ट गजल छनोट दुई हजार तेह्र सञ्चालन गरेका थियौँ जसमा कार्यक्रमको चालिसौँ श्रृङ्खलादेखि बहत्तरौँ श्रृङ्खलासम्म वाचन भएका गजलहरू स्वत सहभागी हुन पाउँथे करिब दुई सयवटा गजलबाट हाम्रा निर्णायकहरूले प्रथम दोस्रो र तेस्रो सहित पाँच उत्कृष्ट गजल छान्नु भएको छ जसमध्ये प्रथम र दोस्रो हुन सफल गजल हामी आजको यस कार्यक्रममा वाचन गर्नेछौँ दोस्रो हुन सफल गजल छ अमर शहीद बहुमुखी क्याम्पस राजापुर बर्दियाबाट गजलकार सेलिना सापकोटाको यो गजल यो खुकुरी त्यो कलम धार अलग छ अचानो र कागजमा प्रहार अलग छ यो खुकुरी त्यो कलम धार अलग छ अचानो र कागजमा प्रहार अलग छ रगत माग्छ खुकुरी मसी माग्छ कलम रगत माग्छ खुकुरी मसी माग्छ कलम यथार्थमा यी दुईको सिकार अलग छ अचानो र कागजमा प्रहार अलग छ एक भन्छ जित्छु अर्को भन्छ जित्छु एक भन्छ जित्छु अर्को भन्छ जित्छु रणभूमिमा यी दुईको विचार अलग छ अचानो र कागजमा प्रहार अलग छ एउटा खोज्छ प्राण अर्को खोज्छ आत्मा एउटा खोज्छ प्राण अर्को खोज्छ आत्मा सुरुदेखि नै यी दुईको स्वीकार अलग छ यो खुकुरी त्यो कलम धार अलग छ अचानो र कागजमा प्रहार अलग छ आँखामा निद छैन मनमा चैन छैन किन भयो के भयो मलाई केही थाहा छैन कसैलाई सम्झिरहन्छु एकान्तमा हराइरहन्छु सायद मायामा फसे कि सायद मायामा फसेकीमा शायद मायामा फसेकी शायद मायामा फसेकीमा आँखामा छैन मनमा चैन छैन किन भयो के भयो मलाई केही थाहा छैन कसैलाई सम्झिन कान्त महराछु शायद माया मा फसेकी शायद माया मा फसेकी माँ शायद माया मा फसेकी शायद माया मा फसेकी माँ Am I in love or is it a dream? sure it's just true. Cause everything is so, so real. Am I in love? Or is it a dream? I'm sure it's just true. Cause everything is so मलाई एकचोटि मौका बन जसले पनि दिन्छ नि हेर्न प्लिज कसैलाई सम्झन्छु म आफूलाई भुलिरहन्छु यतै हुन्छु कल्पनामा अर्कै संसार डुलिरहन्छु उनकै माया पोखी पोखी उनकै माया पोखी पोखी मेरो आँखा भिजाइरहेछु सायद मायामा फसेकी सायद मायामा फसेकी र अब पालो यो साँझ यो सुबास उत्कृष्ट गजल छनोट दुई हजार तेह्रमा प्रथम हुन सफल गजलको मेरो भित्तो कमेरोले टाल्दा तिमी हाँस्यौ दुखी भारी ढाकरमा हाल्दा तिमी हाँस्यौ मेरो भित्तो कमेरोले टाल्दा तिमी हाँस्यौ दुखी भारी ढाकरमा हाल्दा तिमी हाँस्यौ उत्तिसका हाङ्गा भेला पारी मैले उत्तिसका हाङ्गा भेला पारी मैले मकै भुटी खाना आगो बाल्दा तिमी हाँस्यौ दुखी भारी ढाकरमा हाल्दा तिमी हाँस्यौ आगो फुकी ओदानमा पानी तातो पार्दै आगो फुकी ओदानमा पानी तातो पार्दै भोको पेट भर्न सिस्नु गाल्दा तिमी हाँस्यौ दुखी भारी ढाकरमा हाल्दा तिमी हाँस्यौ पेट भर्न सक्या छैन कहाँ पाऊ जुत्ता पेट भर्न सक्या छैन कहाँ पाऊ जुत्ता बगरमा खाली पाऊ चाल्दा तिमी हाँस्यौ दुखी भारी ढाकरमा हाल्दा तिमी हाँस्यौ पल पल यहाँ मरेको छु गरिबीले म त पल पल यहाँ मरेको छु गरिबीले म त बाध्यतामा ठाडो शिर ढाल्दा तिमी हाँस्यौ दुखी भारी ढाकरमा हाल्दा तिमी हाँस्यौ शक्ति म रोको देख्न लाला बाला मेरा सक्दिन म रोको देख्न लाला बाला मेरा खाको गास ओकलेर पाल्दा तिमी हाँस्यौ मेरो भित्तो कमेरोले टाल्दा तिमी हाँस्यौ दुखी भारी ढाकरमा हाल्दा तिमी हाँस्यौ हजुर हाल साउदी अरबमा रहनुभएका मोरङ सालबारीका गजलकार जितु खड्का गाउँलेको यो गजल यो साँझ यो सुबास उत्कृष्ट गजल छनौट दुई हजार तेह्रको विजेता बन्न सफल भएको छ बधाई छ गजलकार जितु खड्का गाउँलेलाई यस प्रतियोगिता नतिजा सम्बन्धी विस्तृत जानकारी हाम्रो कार्यक्रमको वेबसाइट रन्सी मिडिया डट कममा उपलब्ध हुनेछ हुँदैन जब तिमी गयो हेरिरहे रोक्न सकिन आँसु झरिरह्यो आँखाबाट बुझ्न सकिन वर कहाँ गयो तिमी छोडी मलाई मेरो जीवनलाई एक्लो बनाई बिर्सेर यो ठुलो संसारमा समझू आखिर गलती सोधि के गल्ती भयो र मबाट यसका साथै निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरीलाई बिदा दिनुहोस् शुभरात्रि कसरी भन्नु जब छ डढेलो भरि जब तिमीले छोड्यौ सोचिरहे के बोल्न सकिन कारण खोजिरहे आजसम्म तर के आँसु झरिरह्यो आँखाबाट बुझ्न सकिन